पाहुना बनी यो दिलको जाने कुरा नगर पाहुना बनी यो दिलको जाने कुरा नगर बिन्ती मेरो छोरीहरूको मन सम्हाल्ने कुरा नगर पाहुना बनि यो दिलको जाने कुरा नगर बिन्ती मेरो छोरीहरूको मन सम्हाल्ने कुरा नगर मनमुटु हर धड्कन तिमीलाई नै सजाइरहेछु मनमुटु हर धड्कन तिमीलाई नै सजाइरहेछु बसाइ सारी अन्तै माया लाने कुरा नगर हो बिन्ती मलाई छोडी अरूको मन सम्हाल्ने कुरा नगर जाऊ टाढा नमस्कार मिठा रसिला मुक्तक अनि मेरो सवाल तपाईँको जवाफ विशुद्ध मुक्तकहरूको मात्र कार्यक्रम कार्यक्रम हो चार लाइन मुक्तको अर्को नयाँ श्रृङ्खलासँग उपस्थित भएका छौँ तपाईँ सम्पूर्ण मुक्तकी मनलाई हार्दिक स्वागत छ पृथ्वीबाट साथ दिने साथी श्यामसँगै तपाईँकै मुक्तक मनको साथी सुनिल महत्तो हजुर तपाईँलाई फरकमुका आवाज दिलाउने सामुदायिक रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेघार सुनिरहनु भएको छ सँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot com मार्फत संसारभर तपाईँले यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ तपाईँको मुक्तक तपाईँको आवाजमा अनि तपाईँको मुक्तक यो सुनिलको आवाजमा दुई तरिकाबाट हामी कार्यक्रममा यहाँलाई सहभागी गराउने गर्छौँ चाहनुहोस् आफ्नो मुक्तकलाई आफ्नै आवाजमा बाँच्नुहोस् डायल गर्नुहोस् सुन्ना छपन्न पाँच छब्बिस एक सय छयासी सुन्ना छपन्न पाँच छब्बिस एक सय छयासी हाम्रो स्टुडियोको टेलिफोन नम्बर यो नम्बर डायल गर्नुहोला र आफ्नो मुक्तकलाई यहाँले आफ्नै आवाजमा वाचन गर्न सक्नुहुन्छ सँगै तपाईँले एसएमएस मार्फत फेसबुकबाट आएका मुक्तक जति पनि छन् ती मुक्तकलाई पक्का मैले आफ्नो आवाजमा वाचन गर्नेछु सँगै गएको साथको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल माथिको जवाफ पनि मसँग धेरै छन् गएको साथको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल तपाईँको लागि राखेको सवाल थियो खैकुन्नी अनायासै आँसुहरू झरिदिन्छ खै कुनै अनायासै आँसुहरू झरिदिन्छ पुग्न खोज्छु गन्तव्यमा दिउँसै रात परिदिन्छ खै कुनै अनायासै आँसुहरू झरिदिन्छ पुग्न खोज्छु गन्तव्यमा दिउँसै रात परिदिन्छ रुन्न भन्दा भन्दै पनि यो मन साह्रै भक्कानिन्छ रुन्न भन्न रुन्न भन्दा खोज्दा खोज्दै यो मन साह्रै भक्कानिन्छ अनि मनमा सजाएका खुसीहरू हरिदिन्छ पुग्न खोज्छु गन्तव्यमा दिउँसै रात परिदिन्छ खै कुन्नी अनायासै आँसुहरू झरिदिन्छ यही सवालमाथिको जवाब पनि मसँग छन् ती जवाबहरूलाई पनि एकैछिनपछि लिउँला कार्यक्रमको सुरुवातमा छौँ र कार्यक्रमको सुरुवातमा गएको साताको अन्त्यमा मैले तपाईँको लागि राखेको सवालमाथिको जवाफ लिनुभन्दा पहिला पनि पहिला म सुरुमा मुक्तक यति बेला वाचन गर्नतर्फ लाग्नुपर्छ राधा घिमिरेको मुक्तक म सुरुमै उठाएँ फेसबुक पेजमा यो मुक्तक उहाँले पोस्ट गर्नुभएको हो देशले संविधान पाओस् शुभकामना देशले संविधान पाओस् शुभकामना मङ्सिर चारमै चुनाव आओस् शुभकामना देशले संविधान पाओस् शुभकामना मङ्सिर चारमै चुनाव आओस् शुभकामना जताततै राम्रो होस् अस्थिरता नहोस् नेपाल जताततै राम्रो होस् अस्थिरता अस्थिरतामा नहोस् नेपाल राष्ट्रभरि शान्ति छाओस् शुभकामना देशले संविधान पाओस् शुभकामना मङ्सिर चारमै चुनाव आओस् शुभकामना राधा घिमिरेको मुक्तको धेरै धेरै धन्यवाद दिन चाहन्छु मुक्तको लागि राधा घिमिरेलाई त्योभन्दा अगाडि आज एउटा कुरा म बिचमा जोड्छु आज भाइ आज भाइ पृथ्वी गिरीको जन्मदिन जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना मेरो व्यक्तिगत तर्फबाट र मेरो कार्यक्रम चालनी मुक्तक परिवारको तर्फबाट धेरै धेरै गर्न यति भन्छु सफलता नै सफलताको बहार मिलोस् तिमीलाई संसारकै सारा खुसी उपहार मिलोस् तिमीलाई जिन्दगीमा यात्रा गर्दा कहीँ कतै ठेस नलागोस् हाँसो खुसी उमङ्गको संसार मिलोस् तिमीलाई यो शुभकामना र चाल्दै गरेका पाइलाहरू कहीँ कतै नलर्खराउन् धेरै धेरै शुभकामना भाइ पृथ्वी गिरीलाई जन्मदिनको शुभकामना र यति बेला मुक्तकमा उठान गर्न चाहन्छु मोहन बिहानीको मुक्तक हो मोहन बिहानी भक्तिपुर सात सर्लाही का साथी हुनुहुन्छ यो मुक्तक मलाई फेसबुकको पेजमा पोस्ट गर्नुभएको जुन र तारा झार्ने नि रहेछन् मायामा जुन र तारा झार्ने नि रहेछन् मायामा दिन रात एकै पनि एकै पार्ने नि रहेछन् मायामा जुन र तारा झार्ने नि रहेछन् मायामा दिन र रात एकै पार्ने नि रहेछन् मायामा आफ्नो स्वार्थ पुरा गरेपछि बेपत्ता भएर आफ्नो स्वार्थ पुरा गरेपछि बेपत्ता भएर अरूलाई जिउँदै मार्ने नि रहेछन् मायामा जुन र तारा झार्ने नि रहेछन् मायामा दिन र रात एकै पार्ने नि रहेछन् मायामा म मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु मोहन बिहानलाई धेरै टाढाबाट मुक्तक मलाई फेसबुकको पेजमा पोस्ट गर्नुभएको थियो सुना सपना पाँच छब्बिस एक सय छयासीको बाटो बिल्कुल यहाँको लागि खुल्ला छ यो नम्बर डायल होला र आफ्नो मुक्तकलाई यहाँले पनि आफ्नै आवाजमा वाचन गर्न सक्नुहुन्छ प्राविधिक रूपबाट साथी श्यामले मलाई सहयोग गरिरहनु भएको छ सँगै सुनिल महोदय तपाईँसँगै छु र तपाईँको मुक्तक मैले वाचन गरिरहेको छु युवराज कतिवटा युवराज कतिवटा बुधबारे आठ झापा नेपाल र हाल नेपाल युए दुबईबाट उहाँले यो मुक्तक मलाई पोस्ट गर्नुभएको मुक्तकमा वाचन गर्न चाहन्छु सम्झी सम्झी भक्कानिदा कति रुन्छु राति सम्झी सम्झी भक्कानिदा कति रुन्छु राति तिमीले हान्यौ वचनको बाँड दुख्छ दुखिरहन्छ राति सम्झी सम्झी भक्कानिदा कति रुन्छु राति तिमीले हान्यौ वचनको दुखी रहन्छ राति सँगै हाँस्थ्यौ सँगै रुन्थ्यौँ सहयात्री बने सँगै हाँस्थ्यौँ सँगै रुन्थ्यौँ सहयात्री बने लाग्दैनथ्यो चुरा हान्ने नि हुन्छन् आफ्नै साथी तिमीले हान्यौ वचनको दुखी रहन्छ साथी सम्झे सम्झे पक्का निन्दा कति रुन्छु राति मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु युवराज खतिवटा बुधबारे आठ झापा नेपाल र हाल युए दुबईबाट यो मुक्त फेसबुकको पेजमा पोस्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु कोही साथी सम्पर्कमा मुक्तकमा आउनु भएको छ उहाँको मुक्तक संस्कृत हेलो जुन हजुरलाई अनि तारा हजुरलाई जुन हजुरलाई अनि तारा हजुरलाई दिन्छु खुसी संसारकै तारा हजुरलाई जुन हजुरलाई अनि तारा हजुरलाई दिन्छु खुसी संसारकै तारा हजुरलाई यी त सबै भन्ने कुराहरू खास छ मेरो चोखो प्यार हजुरलाई जुन हजुरलाई अनि तारा हजुरलाई यथार्थमा मेरो प्यार हजुरलाई निकै मिठो मुक्त <laughs> कसलाई हो रूपा कसैको लागि <laughs> कसैको लागि होइन रूपा कहाँबाट हामीलाई फोन गर्दै हुनुहुन्छ मङ्गलपुरबाटै हुनुहुन्छ है फोन गर्दै हुनुहुन्छ के छ रूपा नयाँ नौलो खबर सब ठिक ठाक छ हामी पनि एकदम कुशल छौँ मङ्गल छौँ पुरानै डाइलेक्ट तपाईँकै माले बाँचिरहेछौँ रुबा हुन्छ कार्यक्रममा अर्को मुक्तक सुन्छौँ है पुग्या सुन्छौँ त्यही दिनदेखि तस्विर मेरो छुन छोडिदिनु त्यही दिनदेखि तस्विर मेरो छुन छोडिदिनु सम्झिएर कालीलाई रुन छोडिदिनु मैले संसार त्यागेँ भन्ने त्यही दिनदेखि तस्बिर मेरो छुन छोडिदिनु सम्झिएर कालीलाई रुन छोडिदिनु पाएपछि थाहा तिमी मैले संसार त्यागेँ भन्ने सक्छौ भने एकै छाक रुन छोडिदिनु सम्झिएर कालीलाई रुन छोडिदिनु कति मिठो मुक्तक <laughs> म त भावक भएँ सुन्दा सुन्दै रेपा हुन्छ मिठो मुक्तक वाचन गर्नुमा छुट्टिन्छौँ है नमस्कार रूपा शर्मा हामीलाई फोन गरिदिन्थ्यो मङ्गलपुरबाट पालो तपाईँको सुन्ना छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर तपाईँको लागि खुल्ला छ आफ्नो मुक्तकलाई दिल यहाँले चाहनुहोस् आफ्नो मुक्तक आफ्नै आवाजमा होस् यो नम्बर डायल गर्नुहोला एउटा मुक्तक म यति बेला वाचन गर्छु प्रशान्त कणेलको मुक्तक हो ठेगाना यहाँले लेख्नु भएको छ छैन फेसबुक पेजमा यो मुक्तक उहाँले पोस्ट गर्नुभएको थियो सम्झनाको खेल मैले एक्लै हारेको छु सम्झनाको खेल मैले एक्लै हारेको छु तिम्रो निम्ति धेरै धेरै छाक बारेको छु सम्झनाको खेल मैले एक्लै हारेको छु तिम्रो निम्ति धेरै धेरै छाक बारेको छु मरुभूमि जस्तो लाग्छ मैदान यो बाँझो मरुभूमि जस्तो लाग्छ मैदानियो बाँझो मलजलले फुल्छ भने फुल सारेको छु तिम्रो निम्ति धेरै धेरै छाक बारेको छु सम्झनाको खेल मैले एक्लै हारेको छु प्रशान्त कणेल फेसबुक पेजमा पोस्ट गर्नुभएको त्यो ठेगाना लेख्नु भएन उल्लेख गर्नु भएन धेरै धेरै धन्यवाद छ है प्रशान्तजी यो मिठो मुक्तकलाई कोही साथी सम्पर्कमा हुनुहुन्छ उहाँको मुक्तक पनि हामीले सुनिहाल्छौँ होला हो हेलो हजुर नमस्ते कहाँबाट बोल्नुभयो हजुर ए किसनपुरबाट पूजन थपलिया पूजन थपलिया पूजन चाहिँ धेरै दिनपछि यहाँसँग भेटघाट भयो है कहाँ हराउनु भएको थियो माया मार्नु त भएन होला है <laughs> खानपिन भयो पूजनजी भइसक्यो के छ नयाँ खबर है हुन्छ पूजनजी कार्यक्रममा हामी छौँ मुक्तक सुन्छौँ अब सुरु गर्नुहोस् कोही बत्तिस करोडको जहाज किन्छु भन्दैछन् कोही बत्तिस करोडको जहाज किन्छु भन्दैछन् कोही जन्माएको चार किन्छु भन्दैछन् कोही देशमा बुझ्नै नसकियो कोही सेवाको देशमा बुझ्नै नसकियो कोही हस्यानको सबै आफ्नो हातमा लिन्छु भन्दैछन् पूजन थपुलिया यति बेला सम्पर्क हुनुहुन्थ्यो उहाँको आवाज थोरै अस्पष्ट भयो र यस्तै यो प्रविधि प्रविधिले कहिलेकाहीँ यस्तै हो नेटवर्क नेपालको नेटवर्क यो <laughs> नेटवर्क कुरा जति गरे पनि सायद हाम्रो बसमा हुँदैन होइन उहाँले तपाईँको सुन्ना सपना पाँच छब्बिस एक सय छ्यासी नौ डायल गर्नुहोला र आफ्नो मुक्तकले यहाँले वाचन गर्न सक्नुहुन्छ साथी म बारम्बार एउटा कुरा यहाँलाई आजबाट बिन्ती गर्दैछु कृपया मुक्तक जता पाए त्यतै नपठाइदिनुलाई बिन्ती है कार्यक्रम तपाईँले यदि पोस्ट गर्नु छ भने यदि मेरो पर्सनल प्रोफाइलमा आएका मुक्तक म वाचन गर्छु गर्दिनँ त्यो कुरा म अब ग्यारेन्टी लिन सक्दिनँ किनकि यसमा सेसन्सबाट र फेसबुक पेजमा आएका मुक्तक मात्रै आधिकारिक रहनेछन् अबबाट कार्यक्रम चारलाई मुक्तकलाई कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँको मुक्तक सुन्छौँ होला हो मुटुभित्र पीडा लुकाए जिउँदाको मजा छुट्टै मुटुभित्र पीडा लुकाए जिउँदाको मजा छुट्टै साँझ पख तिमीलाई सम्झे पिउँदाको मजा छुट्टै तिमीले धोका दिँदा टुक्रा टुक्रा भएको मुटु तिमीले धोका दिँदा टुक्रा टुक्रा भएको मुटु तिन पानीको मातसँगै सिउँदाको मजा छुट्टै साँझ पर्छ तिमीलाई सम्झे पिउँदाको मजा छुट्टै नमस्कार हजुर नमस्ते मर्दा मर्दै कहिलेकाहीँ जिउन मन लाग्छ जब यो दिल टुट्छ अनि अलिकति पिउन मन लाग्छ जस्तै जस्तै हो क्या है <laughs> कहाँबाट को बोल्नुभयो हजुर म ईश्वर छतकुरी ईश्वर छतकुरी स्पर्श कार्यक्रममा पहिलोपटक भेट हो है ईश्वरजी है पहिलोपटक र सम्पूर्ण यो ध्रुव तारा रेडियोकै तर्फबाट यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ है एकदम चिरपरिचित मान्छे आवाजमा पनि निकै चिरपरिचित मान्छे र तपाईँ र मेरो बिट पनि चिरपरिचित मान्छे तर आज पहिलोपटक कार्यक्रममा भेटघाट गरेका छौँ है ईश्वरजी निकै खुसी लागेको छ के छ ईश्वरजी नानीलाई खबर एकदम ठिकठाक छ है कहाँ हुनुहुन्छ अहिले तत्काल चाहिँ अहिले हेटौँडामा हेटौँडामै हुनुहुन्छ है हुन्छ सरजी धेरै टाढाबाट हामीलाई फोन गर्नुभएको छ कार्यक्रम नियमित रूपमा आउनुहोला अब अर्को मुक्तक सुन्छ यहाँको मुक्तक यस्तो छ मलाई भेट्न जुनेली साँझमा आउनु तिमी मलाई भेट्न जुनेली साँझमा आउनु तिमी देउरालीमा होइन मोटु माझमा आउनु तिमी मलाई भेट्न जुनेली साँझमा आउनु तिमी बेहुरालीमा होइन मोटु माझमा आउनु तिमी तिमीलाई मन मन्दिरको रानी बनाइ सजाइसके तिमीलाई मन मन्दिरको रानी बनाइ सजाइसके यो ईश्वरको अमन चयन राजमा हुनु तिमी देउरालीमा होइन मुटु माझमा हुनु तिमी मलाई भेट्न जुनेली माझमा आउनु तिमी देउरालीमा होइन मुटु माझमा आउनु तिमी धन्यवाद देउरालीमा होइन मुटु माझमा आउनु तिमी हुन्छ सरजी हुन्छ सरजी त्यो आउने आग्रह गर्नुभएको चाहिँ चाँडै हवस् शुभकामना ईश्वरजी अब रेडियो कस्तो सुनिएको छ हाम्रो तपाईँकोतिर रेडियो त एकदम टुप्पी लगाएर सुन्नुपर्छ <laughs> त्यो समस्या छ है हुन्छ जस जस <laughs> त्यति गरेर पनि हामीलाई माया गरिदिनु भने के खुसी लाग्यो सरजी है हस् हस् कार्यक्रममा आउँदै गर्नुहोला टेन्सन नमस्कार ईश्वर सत्कुल स्पर्श हामीलाई फोन गर्दै हुन्थ्यो पालो तपाईँको शून्य सपन्न पाँच छब्बिस एक सय छयासी यो नोर छ धेरै टाढाबाट हामीलाई फोन गर्नुभएको थियो धेरै टाढाको मान्छेहरूलाई धेरै माया गर्नु छ एउटा धेरै टाढाको साथीले पनि हामीलाई मुक्तक पठाउनु भएको सेसन्स मार्फत त्यो मुक्तक यति बेला म भाषण गर्छु क्यारे सायद है यति बेला म बरु कसैसँग साथी नबन बरु कसैसँग साथी नबन गल्ती गरी आफै माथि नबन बरु कसैसँग साथी नबन गल्ती गरी आफै माथि नबन सोच्ने गर अरूलाई अरूलाई कति प्रभाव पर्छ सोच्ने गर अरूलाई कति प्रभाव पर्छ प्रेम गर तर घाती नबन प्रेम गर तर घाती नबर बरु कसैको बरु कसैसँग साथी नबन गल्ती गरी आफै माथि नबन सन्जिता रेग्मी नाम टारेक मकवानपुरबाट एसएमएस मार्फत मुक्तक पठाउनु भएको थियो सन्जिता धेरै धेरै धन्यवाद है कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँको मुक्तक सुन्छौँ हेलो उनको मुस्कानमा मेरो आँसो छ र त सुन्दरीसँग गुनासो छ जिन्दगीको एउटा अध्याय हुने जिन्दगीको एउटा अध्याय हुने दिल मार्ने हुनेसँग पासो छ उनको मुस्कानमा मेरो आँसु छ नमस्ते हजुर नमस्ते धेरै दिनपछि आवाज हामीले रेडियोबाट सुन्न पायौँ <laughs> कहाँ हराउनु भएको थियो हजुर ए है कस्तो भइरहेछ एक्जाम विकल्प चाहिँ एकदम ठिकठाक छ है हुन्छ इक्जामको बावजुद पनि हामीलाई हामीलाई सम्झिनु भयो माया गरिदिनु भने के खुसी लाग्यो विकल्प जी के छ नयाँ नौलो खबर चाहिँ केही ठिक केही छैन है हुन्छ विकल्प चाहिँ हामी मुक्तक नेसन सहरको यहाँको सुरु गर्नुहोस् निधाएका क्रान्ति आएका क्रान्तिहरू बिउताउनु छ फेरि उथल पुथल ल्याउनु छ निर्णयका क्रान्तिहरू बिउताउनु छ फेरि उथल पुथल ल्याउनु छ मैले निरन्तर कलम चलाएर मैले निरन्तर कलम चलाएर शब्दको झरबाट उठाउनु छ निकायका क्रान्तिहरू बिउताउनु छ फेरि ल्याउनु छ निकै मिठो मुक्त हुन्छ विकल्पजी हुन्छ सम्झिँदै गर्नु होला छुट्टिन्छ है इक्जामको लागि यहाँलाई धेरै धेरै शुभकामना राम्रो होस् इक्जाम यहाँको है हस् नमस्कार विकल्प बाबु हामीलाई फोन गर्दै हुन्थ्यो गीता नगरको साथी सधैँ कार्यक्रममा आउनुहुन्थ्यो तर इक्जाम गरेर थोरै व्यस्त छु भन्दै हुनुहुन्थ्यो पर एउटा सुन्दर आवाज सुन्नुपर्छ त्योभन्दा अगाडि एउटा मुख मुक्तक लिन्छु अजय भुसाल फलेसे फलेवास देवीस्थान साथ पर्वत हाल भरतपुर दस चितौन यो मुक्तक लिन्छु त्यसपछि हामी सुन्दर आवाज सुन्न त लाग्छौँ मुक्तक साथी हुन्छ अनि गजल साथी हुन्छ मुक्तक साथी हुन्छ अनि गजल साथी हुन्छ मन दुखेको बेला बोतल साथी हुन्छ मुक्तक साथी हुन्छ अनि गजल साथी हुन्छ मन दुखेको बेला बोतल साथी हुन्छ चिरिएर मुटु नयन रसाएको बेला चिरिएर मुटु नयन रसाएको बेला आँसु पुस्ने हातहरू नै असल साथी हुन्छ मन दुखेको बेला बोतल्ने साथी हुन्छ मुक्तक साथी हुन्छ अनि गजल साथी हुन्छ धेरै धेरै धन्यवाद दिन्छ अजय भुषाल फले फलेवास देवीस्थान सात पर्वत हाल भरतपुर दस चितवनबाट यो पत्र मेरो हातमै थमाउनु भएको थियो धेरै धेरै धन्यवाद छ साथै मिठो मुक्तकले सुन्दर आवाज सुन्छौँ पुनः आउँछौँ सुना छपना पाँच छब्बिस एक सय छयासी डायल गर्दै गर्नुहोला मान्छे कतै भेट्यौ कि तिमीले तिर्खा लागि प्यास कतै मेट्यौ कि तिमीले मन मिल्ने मान्छे कतै भेट्यौ कि तिमीले तिर्खा लागि प्यास कतै मेट्यौ कि तिमीले मैले भने तिमीलाई भुलै सकिन मैले भने तिमीलाई भुलै सकिन तिमी बाहेकहरूसँग खुल्नै सकिन तिमी बाहेकहरूसँग खुल्नै सकिन तिम्रो चित्त दुखाए कि मैले तिमीसँग कुनै कुरा लुकाए कि मैले नजानेरै तिम्रो चित्त दुखाए कि मैले तिमीसँग कुनै कुरा लुकाए कि मैले रिसै उठे आँखा तिमीले तर पनि हुन्थ्यो रिसै उठे आँखा तिमीले तर पनि हुन्थ्यो आफ्नै ठानी जति गाली गरे पनि हुन्थ्यो मन मिल्ने मान्छे कतै भेट्यो कि तिमीले तिर्खा लागि प्यास कतै मेट्यो कि तिमीले मैले भने तिमीलाई भुलै सकिन तिमी बाहेकहरूसँग खुल्नै सकिन तिमी बाहेकहरूसँग अरूसँग खुल्नै जब मलाई अलिकति तनाव भयो जब मलाई अलिकति तनाव भयो मन बुझाउने बाटो सराब भयो जब मलाई अलिकति तनाव भयो मन बुझाउने बाटो सराब भयो भोलिपल्ट साथीहरू भन्दै थिए भोलिपल्ट साथीहरू भन्दै थिए यो सुकु त साह्रै नै खराब भयो यो सुकु त साह्रै नै खराब भयो जब मलाई अलिकति तनाव भयो मन बुझाउने बाटो सरा भयो सुखराम गुरुङ सुकुको मुक्तकसँगै फेरि उपस्थित भएका छौँ भगिरमात रेडियो सुन्दै हुनुहुन्छ सुनिरहनु भएको छ भने फरकुङका आवाज दिलाउने सामुदायिक रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेगार्सको विशुद्ध मुक्तकहरूको एक मात्र कार्यक्रम लाइन मुक्तक सुनिरहनु भएको छ शून्य छपन्न पाँच छब्बिस एक सय छयासी यहाँले फोन गर्नुपर्ने नम्बर र आफ्नो मुक्तक सुनाउनु पर्ने नम्बर यो नम्बर डायल गर्नुहोला र आफ्नो मुक्तकलाई यहाँले आफ्नै आवाजमा वाचन गर्न सक्नुहुन्छ सँगै विभिन्न ब्लगहरूमा हामीले कार्यक्रम राखेका छौँ चार लाइन मुक्तक dot blogspot dot com Sisapani Nepal dot blogspot dot com Mohan Bihani Mohan Bihani dot blogspot dot com विभिन्न ब्लगहरूमा हामी कार्यक्रम राखेका छौँ तपाईँले आफ्नो पाइक पर्ने समयमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ कोही साथी सम्पर्कमा फर्खाइमै हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ होला हो खुसी छन् नेताहरू आफ्नै पेट भर्न पाउँदा आफ्नै नामका कम्प्लेट जताततै छन पाउँदा साँच्चै साँच्चै तिमी पनि त्यस्तै हुने हौ कि भोलि खुसी छन् नेताहरू आफ्नै पेट भर्न पाउँदा आफ्नै नामका कम्प्लेट जताततै खान पाउँदा साँच्चै तिमी पनि त्यस्तै हुने हौ कि भोलि उच्च पदमा आसिन भई त्यतैतिर सर्न पाउँदा खुसी छन् नेताहरू आफ्नै पेट भर्न पाउँदा आफ्नै नामका कम्प्लेट जताततै सर्न पाउँदा नमस्कार नमस्ते लौन यो देश बिग्रियो पुकार्ने पो कसलाई लौन यो देश बिग्रियो पुकार्ने पोकसलाई सबै आउँछन् म गर्छु भन्दै धिक्कार्ने पोकसलाई एक सय एउ एक सय एक एउटै ड्याङ्का गाजर जस्तै लाग्छन् यी नेताहरू एउटै ड्याङ्का गाजर जस्तै लाग्छन् यी नेताहरू एक सय एक बेमान छन् धिक्कार्ने पोकसलाई लौन यो देश बिग्रियो पुकार्ने पोकसलाई सबै आउँछन् म गर्छु भन्दै स्वीकार्ने पोकसलाई नमस्ते हजुर कहाँबाट बोल्नुभयो अपेक्षा लामसन के छ अपेक्षा नाइनोलाई खबर हामी पनि एकदम आराम छ हुन्छ सब ठिकठाक होला के अरे होइन हुन्छ नै सुन्छौँ सात समुद्र सात समुद्र पारी हुँदा सम्झनामा रुनेका मुटु हुँदा तिम्रै सुनेका पारी फुलमा त मक्कै पारी हुँदा सम्झनामा रुनेका मुटु हुँदा तिम्रै सुनेका ठिक्क पारी फोनमा त पाएको साथी अनि छोरी गयो अर्कैसँग भन्दा आँखामै झरी हुने गर्थे साग सम्झ पारी हुँदा सम्झनामा रुने गर्थे याद आयो त तिमीले त खुस हुने गर्थे है एकहोरो मायाको जाल बुन्छौ किन तिमी एकहोरो मायाको जाल बुन्छौ किन तिमी मेरो यादमा आँसुले मुख धुन्छौ किन तिमी एकहोरो मायाको जाल बुन्छौ किन तिमी मेरो यादमा आँसुले मुख धुन्छौ किन तिमी सपना र कल्पनामा सीमित हुने थाहा हुँदा नि सपना र कल्पनामा सीमित हुने थाहा हुँदा नि प्रत्येक पल पल मेरो तस्विर सुन्छौ किन तिमी एकहोरो मायाको जाल बुन्छौ किन तिमी मेरो यादमा आँसुले मुख धुन्छौ किन तिमी अपेक्षा छुट्टिन्छ है मेरो मुक्तक होइन यो लक्ष्मी गौतमको मुक्तक मैले सापट्टि लिएर हाल्छु भाप्थेँ है हस् छुट्टिन्छ नमस्कार अपेक्षा नै हामीलाई फोन गर्दै हुन्थ्यो पालो तपाईँको शून्य छपन्न पाँच छब्बिस एक सय छयासीको बाटो बिल्कुल खुला छ र गएको साताको अन्त्यमा राखेको सवालमाथिको जवाफ लिन्छु तर एउटा सूचना पनि छ मसँग भोलि बालकुमारी काव्यकुञ्जको आयोजनामा भोलि शनिबार पाँच गते भोलि असोज पाँच गते बालकुमारी काव्यकुञ्जको आयोजनामा मासिक रचना भाषण कार्यक्रम हुँदैछ साहित्यलाई मन पराउने साथी साहित्यका विभिन्न विधामा जसले कलम चलाउनुहुन्छ साहित्यलाई नजिकबाट चिन्न चाहनुहुन्छ अथवा साहित्य सुन्न मन पराउनुहुन्छ भने पनि भोलि कार्यक्रम हुँदैछ बालकुमारी काव्यकुञ्जको कार्यक्रम भोलि हुँदैछ म एकैछिनपछि सूचना बाँकी सूचनामा एकैछिनपछि भाषण गर्नुलाई तर यति बेला कोही साथी सम्पर्कमा आउनु भएको छ भने इसारा पाउँदैछु उहाँको मुक्तक सुन्छौँ त्यसपछि हामी बाँकी खाने र जवाब पनि लिउँला नमस्ते हजुर कहाँबाट बोल्नु भयो गैनाकोट नौदेखि देवी पाण्डे के छ देवी खबर हामी पनि एकदम ठिकठाक छौँ खानपिन भयो देवी एकदम हामीले पनि खाइसक्यौँ हुन्छ देवी मुक्तक सुन्छ है सुरु गर्नुहोस् नबसम्भो अब नेताले जे भने त्यही त्यही नबसम्भो अब पर्छ हामी सबै साहित्यिक कलमहरूले पर्छ हामी सबै साहित्यिक कलमहरूले माया प्रेमकै साहित्य मात्र कोरी नबसम्भो अब नेताले जे भने त्यही त्यही नबसम्भो अब बढी भयो मनमानी हेरी नबसम्भो अब बढी भयो मनोमामी मनोमानी हेरी नबसम्भो निकै मिठो मुक्त हुन्छ देवी हस् कार्यक्रममा आउनुभयो छुट्टिन्छ है आउँदै गर्नुहोला नमस्कार देवी पाण्डे गणेकोटबाट हामीलाई फोन गर्दै हुन्थ्यो सुना सपन्न पाँच छब्बिस एक सयासी मायामा एउटा सम्झौताको फारम भरेर आएको छु मायामा एउटा सम्झौताको फारम भरेर आएको छु धोका हुन्न रे कहिले पनि भर परेर आएको छु मायामा एउटा सम्झौताको फारम भरेर आएको छु धोका हुन्न रे कहिले पनि भर परेर आएको छु अध्ययन गरेँ माथिदेखि सबै कुरा सही लाग्यो अध्ययन अध्ययन गरेँ माथिदेखि सबै कुरा सही लाग्यो सहमत जनाइ तल एउटा हस्ताक्षर गरेर आएको छु धोका हुन्न रे कहिले पनि भर परेर आएको छु मायामा एउटा सम्झौताको फारम भरेर आएको छु टिएन मुखिया फिल फिक्कल इलामबाट यो मुक्त फेसबुक पेजमा उहाँले पोस्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद छ टिएन मुखियाजीलाई छोडी गयो क्रोधित बनायो छोडी छोडी गयो क्रोधित बनायो तिम्रो मायाले छोडी गयो क्रोधित बनायो तिम्रो मायाले सडे मायामा पतित बनायो तिम्रो मायाले पुगे भट्टीमा आफ्नो स्वतन्त्रता खोज्न भने पुगे भट्टीमा आफ्नो स्वतन्त्र खोज्न भने जलाउन खालको जलाउने खालको अतीत बनायो तिम्रो मायाले सडे मायामा पतित बनायो सड्यो मायामा पतित बनायो तिम्रो मायाले छोडि गयो क्रोधित बनायो तिम्रो मायाले धेरै धेरै धन्यवाद दिन्छु सुमी सोती भरतपुर बाह्रबाट फेसबुक पेजमा उहाँले मुक्तक पोस्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु सुमी यो मुक्तको लागि पनि यहाँलाई है अर्को मुक्तक म यति बेला लिन्छु जवाफ लिनुभन्दा पहिला यो मुक्तक लिन्छु त्यसपछि जवाफ लिनतर्फ तर्फ लाग्नुपर्छ निष्ठुरीले छोड्यो भन्दैमा मर्नु हुँदैन निष्ठुरीले छोड्यो भन्दैमा मर्नु हुँदैन छोड्यो भने बरु उसको पछि पर्नु हुँदैन निष्ठुरीले छोड्यो भन्दैमा मर्नु हुँदैन छोड्यो भने बरु उसको पछि पर्नु हुँदैन उबिना पनि बाँच्न सक्नुपर्छ जिन्दगीमा ऊ बिना पनि बाँच्नु बाँच्न सक्नुपर्छ जिन्दगीमा बिना ऊ बाँच्न नसक्ने माया गर्नु हुँदैन छोड्यो भने बरु उसको पछि पर्नु हुँदैन निष्ठुरीले छोड्यो भन्दैमा मर्नु हुँदैन सिर्जु असफल गुन्जानगर दुईका साथी धेरै धेरै धन्यवाद छ सिर्जु यो मिठो मुक्तको लागि है कार्यक्रम चार मुक्त सुनिरहनु भएको छ भर्खर मात्रै रेडियो सुन्दै हुनुहुन्छ सुनिरहनु भएको छ भने फर्किङको आभास दिलाउने सामुदायिक रेडियो दुर्वतारा उनानब्बे दशमलव आठ मेगार्स फ्रिक्वेन्सी मोडुलेसनको उनानब्बे दशमलव आठ मेगार्स र इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot com मार्फत संसारभर तपाईँले यो कार्यक्रम एकसाथ सुनि पनि रहनु भएको छ र भोलि मैले यहाँलाई जानकारी गराइसकेको छु भोलि पाँच गते शनिबार बिहान ठिक एघार बजेदेखि कार्यक्रम हुँदैछ बालकुमारी कलेजको सभा हलमा जानुहोला साहित्यलाई मन पराउने साथीहरू त्यहाँसम्म जानुहोला जवाफ लिन्छु एकैछिन दुईवटा मात्रै जवाब छ जवाफ लिन्छु म खैकुन्नी अनायासै आँसुहरू झरिदिन्छ पुग्न खोज्छु गन्तव्यमा दिउँसै रात परिदिन्छ रुन्न भन्दा भन्दै पनि यो मन साह्रै भक्कानिन्छ अनि मनमा सजाएका खुसीहरू हरिदिन्छ यो सवालका जवाफ म लिन्छु र तपाईँ भने कपी र कलम तयार गर्दै गर्नु साथी सवाल टिप्नुको लागि पत्थर पगाल्ने साहस गर आँसु नझार पत्थर पगाल्ने साहस गर आँसु नझार बढ अघि जित हुन्छ आँसु नमार पत्थर पगाल्ने साहस गर आँसु नझार बढ अघि जित हुन्छ आस नमार विश्वास र साधनाले फुल्छ जिन्दगी विश्वास र साधनाले फुल्छ जिन्दगी गन्तव्यमा पुग्छ पाइला पछि नसार पत्थर पगाल्ने साहस गर आँसु नझार बढ अघि जित हुन्छ आस नमार झरी दान राई उदयपुरका साथी मुक्तक पोस्ट गर्नुभएको थियो धन्यवाद छ जवाबको लागि तिमीलाई नि कसैले तिमीलाई नि कसैले विश्वासघात गर्यो होला तिमीलाई नै कसैले विश्वासघात गर्यो होला बिछोडको पीडाले मनमा ठुलो चोट पर्यो होला तिमीलाई नै कसैले विश्वासघात गर्यो होला बिछोडमा पीडाले मनमा ठुलो चोट पर्यो होला तिरस्कृत र अपमानित भएर बाँच्न विवश हुँदा तिरस्कृत र अपमानित भएर बाँच्न विवश हुँदा दिउँसै रात परि अनायासै आँसु समेत झऱ्यो होला तिमीलाई नि कसैले विश्वासघात गर्यो होला धन्यवाद छ जवाबको लागि प्रेम पूर्वेलेसीलाई प्रेम पूर्वे प्रेम साउथ इलामका साथी अर्को जवाब लिन्छु यति अन्तिम जवाब हुनसक्छ लाग्छ यो खुसी राख खोजे खुसी राख्न खोजेकै हो दुखी बन्दै आँसु झार्यो खुसी राख्न खोजेकै हो दुखी बन्दै आँसु झार्यो तिम्रो दिलमा फुल्न खोज्दा तिम्रो खोजमा तिम्रो दिलमा फुल्न खोज्दा बोटु खाली अन्तै सार्यो खुसी राख्न खोज खोजेकै हो दुखी बन्दै आँसु झार्यो तिम्रो दिलमा फुल्न खोज्दा बोटु खाली अन्तै सार्यो दुखी बन्दा तिम्रो दिल यो मन साह्रै सर्केको छ दुखी बन्दा तिम्रो दिल यो मनसारै चर्केको छ सुख हुँदा साथमै राखे दुःखमा किन एक्लै पर्यो खुसी राख्न खोजेकै हो दुखी बन्दै आँसु झार्यो तिम्रै दिलमा फुल्न खोज्दा बोचु खाली अन्त्य सार्यो जवाबको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रश्न शर्मालाई कपी र कलम तयार गर्दै गर्नुहोस् अर्को साथको लागि यो सुनिलको सवाल टिप्नको लागि सुन्द्र आवाज अगाडि सार्दैछु कुनै दिन मेरो याद आउँदा नरुनु कुनै दिन मेरो याद आउँदा नरुनु पागल सरी तिम्रो बस्ती धाउँदा नरुनु कुनै दिन मेरो याद आउँदा नरुनु पागल सरी तिम्रो बस्ती धाउँदा नरुनु अन्मिएर पराईसँग तिमी गएपछि अन्मिएर पराईसँग तिमी गएपछि रोशनको बास भट्टीभित्र पाउँदा नरुनु रोशनको बास भट्टीभित्र पाउँदा नरुनु कुनै दिन मेरो याद आउँदा नरुनु पागल पागलसरी तिम्रो बस्ती दाउँदा नरुनु रोशन केसीको मुक्तक धेरै धेरै धन्यवाद दिन चाहन्छु कपी र कलम तयार पारिसक्नु भएको छ भने साथी टिप्नुहोस् अर्को साताको लागि यो सुनिलको सवाल तपाईँको लागि जवाफ दिनको लागि यहाँलाई सहज हुनेछ तिमीलाई आफ्नो बनाउने रहर सोच्दैछु तिमीलाई आफ्नो बनाउने रहर सोच्दैछु अनि सुन्दर मायाको घर सोच्दैछु तिमीलाई आफ्नो बनाउने रहर सोच्दैछु अनि सुन्दर मायाको घर सोच्दैछु कस्तो होला तिमी र म एकअर्कामा हराउँदा कस्तो होला तिमी र म एक अर्कामा हराउँदा हो तिम्रो मधोसी अधर सोच्दैछु हो तिम्रो मदहोसी अधर सोच्दैछु अनि सुन्दर मायाको घर सोच्दैछु तिमीलाई आफ्नो बनाउने रहर सोच्दैछु यो सवालमाथिको जवाबसँग आफूसँग भएका मिठा रसिला मुक्तकलाई चाहनुहुन्छ यो सुनिलका आवाजमा बाँच्नुहोस् तपाईँले जता पाए त्यतै मेरो पर्सनल प्रोफाइलमा धरी मुक्तक पठाउने काम नगर्नुहोला ती मुक्तकहरू अब कार्यक्रममा वाचन हुन्छन् वाचन हुँदैनन् त्यो कुरा म ग्यारेन्टी लिन सक्दिनँ त्यो कार्यक्रमका साथी तपाईँले तपाईँले यदि तपाईँको मुक्त आधिकारिक होस् भन्ने चाहनुहुन्छ भने कार्यक्रमको पेज चार मुक्तकमा पोस्ट गर्न सक्नुहुन्छ W W W dot Facebook dot com slash सिएस एएआर चार एलआइएनइएमयुकेटिके मुक्त यो यो पेजमा आएका मुक्त मक्का पक्का मैले कार्यक्रममा भाषण गर्नेछु सँगै एसएमएस गर्न चाहनुहुन्छ फेसबुक युजर हुनुहुन्न भने अन्ठानब्बे चार सय बाहन्न सात सात सात पाँच आठ सिधा एसएमएस गरिदिनुहोला र कार्यक्रम तपाईँले डाउनलोड गरेर चिसा पनि Nepal dot blogspot dot com Mohan Mohan Bihani dot Mohan Bihani dot blogspot dot com सँगै चारलाई लाइन मुक्तक डट ब्लग स्पोर्ट डट कममा कार्यक्रम राखिएको छ तपाईँले अपलोड गरेर यो कार्यक्रम अपलोड गरिएको छ र कार्यक्रमलाई तपाईँले आफ्नो पाइक पर्ने समयमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ बिदा हुनुपर्छ भने सुनेर साथ दिनुभयो रेडियो सबैलाई धन्यवाद फोन सम्पर्क आउने फोन सम्पर्क आउनलाई प्रयास गर्ने सम्पूर्णलाई धन्यवाद जो सम्पूर्ण सम्पूर्ण कार्यक्रमलाई माया गर्ने कार्यक्रमलाई सुन्नुको लागि अरूलाई सिफारिस गर्ने तपाईँ सम्पूर्ण सम्पूर्ण मुक्तिक मनलाई सबै आभार मेरो आवाज तपाईँको रेडियो स्टेसन पुऱ्याउँदै तपाईँ र मेरो सामी पिता निकट बनाउन सहयोग गर्ने मेरो आत्मीय साथी श्यामलाई प्राविधिक सहयोगको लागि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम चारलाई मुक्तको आजको यो श्रृङ्खलाबाट भने तपाईँकै मुक्तक मनको साथी सुनिल छुट्टिन्छु नमस्कार यहाँको बाँकी बल शुभ बितोस् शुभरात्रि शुभ सपनी